विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँहरूलाई शालीन अभिवादन प्राविधिक मित्र दिनेश र निरौला र मेरो सामूहिक रूपमा कार्यक्रमको शुरूमै एउटा दुःखद खबरबाट सहानुभूति व्यक्त गर्न चाहन्छौ सोलोखुम्बुमा हिमताल फुटेर दुर्घटनाग्रस्त भएको छ होङ्गु गाविसमा त्यसै गरी आज बिहानदेखि ताप्लेजुङमा पहिरोले ठूलो दुर्घटना निम्ति आएको छ यी दुखद घटनाका बीच पनि हामी आफ्नो सरिदेयता कायम राख्दै सक्दो आफ्नो तर्फबाट सहयोग शुभेच्छा व्यक्त गर्दै अघि बढ़ौं यही अनुरोध गर्दछौं आजको एक सय चौबिसौं श्रृंखला एक विशेष सन्दर्भमा केन्द्रित छ वाद्यवादकले संगीत गरेका गीत विशेष र तिनका प्रिय बाजाको सन्दर्भ नेपाली सुगम संगीतको इतिहासमा हरेक संगीतकार जो आफ्नो प्रिय बाजासँगै उपस्थित थिए अम्बर गुरूङको संगीतमा पहिलो गीत नौलाख तारा उदायो धरतीमा आकाश हाँसेच रेकर्ड हुँदा त्यसमा मूल रूपमा जो जो संगीतकार थिए ती वाद्यवादक थिए गोपाल बाँसुरीमा शरण प्रधान मेन्डोलिनमा रंजित गजमेर मादलमा यसरी सबैले आफ्नो भाग सम्हालेका थिए अम्बर गुरूङ स्वयं नै एक पियानो वादक थिए र पियानोका एक प्रियकर मित्र पनि थिए उनी उनले आफ्नो पहिलो एल्बम कहिले लहर कहिले तरंग जुन क्यासेट र सीडीको रूपमा साङ अडियोले निकाल्दा उनी पियानो सहित क्यासेटको कभरमा उपस्थित थिए हाम्रा मात्र होइन धेरै संगीतकारको आफ्नो प्रिय बाजा हुन्छ कुनै न कुनै चाहे बिटल्स चाहे बब डायलन वा डायना क्राल यी सबैले आफ्नो बाजालाई विशेषताका साथ समेटेका हुन्छन् नेपाली चलचित्रमा संगीत गर्ने संगीतकार भी वल्सारा जसले श्याम श्वेत चलचित्र परिवर्तनमा संगीत गरे उनको प्रिय बाजा हो सिन्थिसाइजर र भयलिन उनी भयलिनका निम्ति भारतमै प्रख्यात थिए उनले चलचित्र परिवर्तनमा संगीत गर्ने मौका पाए र चलचित्र परिवर्तनमा पहिलोपटक गीत लेख्ने मौका पाए गीतकार चेतन कार्कीले र पहिलोपटक गाउने मौका पाएका थिए स्वर सम्राट नारायण गोपालले तर नारायण गोपालले त्यो चलचित्रमा सोलो गीत नभएका कारणले म गाउँदिन भनेर उनी फर्किन लागिसक्दा उनका निम्ति एउटा सोलो गीत तयार गरिएको थियो तुम क्या सम्झौगी मेरी नैनौ कि भाषा उर्दूमा लेखिएको चेतन गार्गीको गीतलाई उनले तत्कालै नेपालीमा अनुवाद गरेर कलकत्ताको त्यो स्टुडियोमा रेकर्ड गरेका थिए जुन लामो समयसम्म नेपाली चलचित्रको रेकर्डिङ गर्ने स्टुडियो मानिन्थ्यो भी वलसाराले त्यस गीतका संगीत गरेका थिए विवल प्रिय बाजा थियो सिन्थेसाइजर र उनले यो गीत लगभग त्यही बाजामा नै संगीतबद्ध गरेका थिए बुझ्नै सकिनौ तिमी को भाखा मेरो आँखाको भाखा मेरो बुझ्नै सकिनौ तिमीले आखाको भाखा मेरो को भाखा मेरो किन तिमी एउटा प्रसिद्ध संगीतकार वाद्यवादक भी वलसारा जसको प्रिय बाजा मानिन्छ भोयलियन र सिन्थेसाइजर र उनले यो गीत नारायण गोपालले फिल्ममा गीत नगाउने भएपछि नारायण गोपाललाई फकाउनका निम्ति एक रातमा संगीत गरेका थिए निबन्धकार शंकर लामिछानेले आफ्नो एक निबन्धमा व्यक्त गरेका छन् नेपाली संगीतमा मूड सृजन गर्नमा महत्वपूर्ण भूमिका नातिकाजीको छ तर झल्याक झुलुक रूपमा अन्य संगीतकारले पनि त्यो कोशिश गरेका छन् तर अम्बर गुरूङ र नातिकाजीको मूड सिजनका बारेमा उनले आफ्नो निबन्धमा विशेष चर्चा गरेका छन् नातिकाजी हार्मोनियममा बढ़ी गीत संगीत गर्थे अम्बर गुरूङ पियानोमा गर्थे अम्बर गुरूङ प्रज्ञा भवनको आफ्नो संगीत योजक कक्षमा बसेर पियानो बजाउँदा उनको दायाँ बायाँ कोठामा बसेर काम गर्ने कर्मचारीहरूलाई आनन्द आउँथ्यो अनि अम्बर गुरूङ रिटायर भएर गएपछि त्यो कोठामा अर्को कुनै संगीतकार आएपछि त्यतिकै खल्लो किसिमले पियानो बजाएको कारणले काम गर्न गाह्रो हुन्छ भनेर छेउछाउका कोठाका कर्मचारीहरू भन्ने गर्थे नातिकाजी अम्बर गुरूङ र बाँसुरीमा गोपाल योजनको चर्चा उनका प्रिय बाजाका रूपमा आउँछन् तर अहिलेका युवा पुस्तामा तबलामा अत्यन्त सक्रिय मानिने मनराजन नकर्मी जो आफै पनि एक कुशल संगीतकार हुन् मनराजन नकर्मीले तबला सम्हालेका छन् उनका पहिलो पुस्ताका संगीतकार मानिन्छन् हुतराज शर्मा उनी तबलाका माहिर थिए सुशील विश्वकर्मा बाँसुरी बजाउँछन् गोपाल योजनले जस्तै सुशील विश्वकर्माले राम्रा राम्रा गीत संगीत गरेका छन् लोचन भट्टराईले गाएको हृदय छोई माया गर्दा उनको त्यस्तै एउटा गीत हो स्याक्सोफोनमा शोबहादुरको नाम त्यसरी नै छ गिटारमा भूपेन्द्र रायमाझीको गिटारमै राम थापाको राम थापाले गिटारका पुस्तक पनि लेखेका छन् भाग एक दुई तीन गरेर त्यसपछि रोशन बान्तवा राईले पनि गिटारका पुस्तक लेखेका छन् यी धेरै वाद्यवादकहरू जो पछि आफै संगीतकार भए र उनले आफ्नो स्थान बनाए रंजित गजमेर जसको दक्षिण एसियामा नै सर्वाधिक चर्चा छ उनी रंजित गजमेरले आरडी बर्मनको गीत दिवाना मुस्सा नही पछिको इतिहासमा विशेष गरेर उनले कान्छारे कान्छी रे प्रित मेरे साँझी लेकर हम दिवाना दिलस्ता गीतमा मादल बजाएर आफूलाई मुम्बईमा स्थापित गर्न सफल भए तर गोपाल युञ्जनको इतिहास बेग्लै छ गोपाल युञ्जनले बंगाली फिल्मकार विश्व प्रसिद्ध फिल्मकार सत्यजित रेको कञ्चनजंघामा पनि बाँसुरी बजाएका छन् सत्यजित रे दार्जीलिङमा सुटिङ गर्नका निम्ति आए र उनले गोपाल युजनलाई बोलाए र भने यो सबै हिमाल हेरेर तिमीलाई जे मुड आउँछ त्यसरी नै बाँसुरी बजाउनु गोपाल योन्जनले आफ्नो जन्मस्थान दार्जीलिङलाई हेरेर मजाले बाँसुरी बजाए तर सतीश रेले कुन बेला रेकर्ड गरेछन् उनलाई पत्तै भएन र त्यो फिल्ममा आलोक डेका नाममा पनि र गोपाल युञ्जनको बाँसुरी वादन पनि प्रस्तुत भएको छ गोपाल युञ्जनको बाँसुरीका कारणले गर्दा उनका गीतहरू मधुर सुनिन्छन् दुई हजार पैंतिस सालमा रेकर्ड भएको दावा ग्याल्मोको स्वरमा रहेको गोपाल युञ्जनकै शब्दको यो गीत स्मृति सब मलाई देव देऊ तिमीलाई अनन्त माया गर्ने खाली स्वीकृति रे मलाई रुखो सानुभूति बाँसुरी वादनमा आफ्नो अलगै छाप भएका संगीतकार गोपालञ्जनको संगीतमा दावा ग्याल्मोको स्वर गोपाल योजन आफ्नो स्टुडियोमा पनि धेरै बाजाहरूलाई सजाएर राख्थे उनी स्कूल कलेज पढ्दादेखि नै अरूले बजाएको बाजाहरू किनिदिने उनको सहयोगी प्रवृत्ति थियो उनले कुनै एउटा तराई प्रदेशको मान्छेले बजाएको एक तारे स्कूलको झ्यालबाट देखेर दौडेर किन्न गएको सम्झना उनका मित्र नगेन्द्र गर्छन् यसबारेमा तर भन्न त मान्छेले हृदयको तान जसरी बच्छ भन्छ तानपुरा धेरै शास्त्रीय गायकहरू भन्छन् हार्मोनियमले जस्तो सुर लगायो त्यसैको मात्र ताल पक्रिन्छ तर तानपुराले हृदयको सुर पक्रिन्छ भन्छन् र हृदयको सुरलाई सही सलामत राख्न सक्ने बाजामा तानपुरा मानिन्छ शास्त्रीय संगीतमा तानपुरालाई एउटा बादशाह बाजा भन्ने गरिन्छ भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चन जो आफ्नो युवाकालमा वसन्त राग तानपुरामा रियाज वा प्राभ्यास गर्थे भन्छ त्यसै गरिकन गजलका बादशाह शहनशाह गजल मेदी हसनले पनि धेरै समयसम्म आफ्नो रियाज तानपुरामै गर्ने गर्थे तर उनी हार्मोनियम बजाउन पनि माहिर मानिन्छन् नेपालमै पनि संगीतकार दिव्य खालिङ नारायण गोपाल हार्मोनियम बजाउने होइन हार्मोनियम फिट्ने कलाकार मान्थे उनीहरूको हार्मोनियम फिटाईको बारेमा व्यापक चर्चा छ आजको यस कार्यक्रमका बारेमा हामीलाई हाम्रो फेसबुकमा अमरदीप श्रेष्ठ टीका छेत्री राजेश्वर उदय क्षितिज बान्तवा राई दिनेश रावत अमृत थापाले टिप्पणी गर्नुभएको छ राजेश्वर उदयले लेख्नु भएको छ क्या फरक विषयवस्तु आजको अजर अमर गीतहरूमा जसको दक्षतामा गीतले माधुर्यता प्राप्त गरेको तथा हामी बीच बाँचेको हुन्छ तिनै नेपथ्यका सर्जकहरूका बारेमा आज रमाइलो तथ्य सुन्न पर्खेको छु उहाँले रंजित गजमेर पनि आरडी बर्मनको समूहमा पञ्चम दाका नामले पञ्चम दाले मादल बजाउन नेपालबाट बोलाउनुहुन्थ्यो रे भनेर उहाँले उल्लेख गर्नुभएको छ यो बारे हामी अलिकति स्पष्ट हुन जरूरी छ रंजित गजमेर पहिला नेपाल प्रज्ञा प्रतिष्ठानमा अम्बर गुरूङका सहायकका रूपमा काम गरिरहनु भएको थियो र त्यति नै बेला बम्बईबाट संगीतकार मनोर सिंह नेपाल भ्रमणमा आएका बेला रंजित गजमेर अम्बर गुरूङ मार्फत मनोर सिंहसँग परिचयमा गएपछि उनले बम्बई आउने इच्छा व्यक्त गरे रंजित गजमेर बम्बई आउने इच्छा व्यक्त गरेपछि मनोर सिंहले कुनै बेला मलाई चिठी लेखेर आउनु म बम्बई हुँदा म सहयोग गरूला भनेपछि रंजित गजमेर आफ्नो त्यति बेला भर्खर भएको छोरी र एक छोरालाई लिएर तत्कालै बम्बई पुगे र पछि उनको अर्को छोरी बम्बईमै जन्मियो प्रीति र रंजित गजमेर कुसुम गजमेर सत्यजित गजमेर भारती गजमेर यी सबै बम्बई पुगेपछि मनोरेश सिंहले एउटा फिल्मको सिटिङ चलिरहेको छ तिमीलाई म त्यहाँ लिएर जान्छु भनेपछि रंजित गजमेर देवानन्दको फिल्म हरे राम हरे कृष्णको कान्छारे कान्छी रे प्रीत मेरे साँचीमा मादल बजाउन पुगे एउटा संयोगको कुरा वा रमाइलो कुरा आरडी बर्मन अर्थात राहुल देव बर्मन जसलाई पञ्चम दाका नामले चिनिन्छ उनी आफ्नो गीतमा हरेक किसिमका बाजाहरूको प्रयोग गर्न मन पराउँथे मादल उनले त्यही प्रसंगमा प्रयोग गरे र त्यहाँ होमी वाडिया उनको वाद्यवादकका रूपमा थिए र हाम्रा शिलोङका नेपाली दुई युजिन र सिलोन दाजुभाइले त्यहाँ काङ्ग्यो बजाउँथे आरडी बर्मनको गीतमा आरडी बर्मन अनेक किसिमका बाजाको प्रयोग गर्थे उनी कंगो तुम्बा थुम्बा भन्ने बाजाहरू पनि प्रयोग गर्थे र आरडी बर्मन निधन हुँदा बम्बईको एउटा पत्रिकाले यस्तो पनि लेख्यो अब धेरै परिवार बेसहारा भए भनेर त्यस्तो सम्मान थियो बाजाहरूको जगत आरडी बर्मनको सांगीत समूहमा नेपालकै वाद्यवादकको कुरा गर्दा सुबहादुर सुनाम जो प्रसिद्ध सेक्सोफोनिस्ट मानिनुहुन्छ सेक्सोफोनमा शोबहादुर जतिको मान्छे यति बेला अहिले नेपाली संगीत समाजमा छैन तर शोबहादुर भन्दा पहिला एकजना हुनुहुन्थ्यो जो लाजिमपाटको साङ्ग्रेला होटलको छेउमा बस्नुहुन्थ्यो श्याम दाई अर्थात श्याम नेपाली उनी पनि स्याक्सोफोनका दुरन्धर थिए तर श्याम दाई पछिको पुस्ता सम्हाल्ने शोबहादुर हुनुभयो र शोबहादुरले स्याक्सोफोन बजाएको सुनेर पाकिस्तानबाट आएका गजल गायक गुलाम अलीले स्याक्सोफोन बजाउँदै गरेका शोबहादुरलाई ढाडमा गएर धाप दिए निकै राम्रो बजाउनु भयो भनेर दीपक जंगमको गीतमा केशर दिउँ तिमीलाई मैले कोसेली भन्ने गीतमा बजाएपछि शोबहादुरको स्याक्सोफोनको त्यस्तो पावर थियो शोबहादुरकै संगीतमा भैरवनाथ रिमाल कदमको शब्दमा दीप श्रेष्ठको स्वर यात्री रुमल हिँड्ने अधेरी रातमा हो यात्री एउटा कहानी लेख्ने जङ्गली पातमा हो यात्री बहार साधे आँसुको लिएर जिन्दगी बित्यो सहारा साधे आँसुको लिएर उजाड रह्यो जीवन त्यसै दुःखमा जिरा मसामु कहिले किन हो किन मधुमास आएन हो यात्री को सागर पौडेर रहे स्वप्नको संसारा इच्छाको सागर पौडे रहे स्वप्नको संसार आज या भोलि छ पर्ने बाटो छ हजार हरेक पल नियाल हेर्थे तर बसन्त थाएन यात्री एउटा रुमल हिँड्ने अधेरी रातमा यात्री एउटा कहानी लेख्ने जङ्गली पा दीप श्रेष्ठको स्वरमा शोबहादुरको संगीतमा भैरवनाथ रिमाल कदमको यो गीत यो गीत भन्दा पहिला शोबहादुरले दीप श्रेष्ठलाई धेरै गीत सुनाइसकेका थिए आओ आओ त्यसै गरिकन रेली रेली रेलीमाई यस्ता गीतहरू दीप श्रेष्ठले यस्ता गीतहरू त म गाउँदिन शोबहादुरजी भनेपछि कस्तो गीत तपाईँ गाउनुहुन्छ भनेपछि शोबहादुरले पहिलो पटक दीप श्रेष्ठको निम्ति यही गीत संगीत गरेर एटेण्ड गरे तर सुबहादुर जस्तै अर्को कुशल वाद्य वाद्यवादकका रूपमा चिनिने राम थापा जो गिटार वादक मानिन्छ राम थापाले देहान्त हुनुभन्दा एक महिना अगाडिसम्म मलाई एउटा अन्तर्वार्ताका क्रममा भनेका थिए दीप दाईलाई एउटा गीत गाउन लगाउने रहर छ म दाईको निम्ति एउटा जोरदार गीत संगीत गर्दैछु तर राम थापाको समय निकै कमजोर भइसकेको थियो स्वास्थ्य निकै नाजुक भइसकेको थियो राम थापाको गीत दिवश्रेष्ठले गाउन पाएनन् आजको कार्यक्रममा यो बाजा विशेषलाई माया गर्ने संगीतकारहरूको प्रसंगमा अब हामी एकजना यस्ता होनहार संगीतकारको चर्चा गर्दैछौ जसको वास्तवमा यो शहरमा चर्चा नै छैन ती हुन् हुतराज शर्मा हुतराज शर्मा नेपालमा रेकर्डिङ भएका हरेक गीतमा बीसको दशक तीसको दशकमा तबला बजाउने वाद्यवादक हुन् उनको असनको घरमा भेला हुन्थ्यो नारायण गोपाल प्रेमध्वज प्रधान नरेन्द्र बाटाजु योगेश वैद्य मानिक रत्नस्ता कलाकारहरू यति बेला हुतराज शर्मालाई हामीले सम्झिनुको एउटा विशेष कारण पनि छ उनी एक कुशल वाद्यवादक त हुन् नै तर उनको अहिलेको यो चर्चित भूकम्पसँग पनि केही नाता छ उनको जन्म नब्बे सालको महाभूकम्पको दिन भएको थियो त्यो सोमबारको औंसीको दिन उनकी आमा पशुपतिबाट फर्किँदै थिइन् घण्टाघर मुनि आइपुग्दा निकै ठूलो भुइँचालो आएछ र त्यो भूकम्प आएको बेलाको दौड़मा धरहरा घण्टाघर त त्यति बेला टुक्रियो तर होतराज शर्माकी आमाले उनलाई भित्र त्रिचन्द्र कलेजभित्रको लाइब्रेरीको छेउमा लगेर जन्म दिएछन् त्यसरी हुतिँदै हुतिँदै जन्मेको हुनाले नै उनको नाम हुतराज शर्मा राखिएको भन्ने उनका अग्रजहरूको भनाइ छ हुतराज शर्मा बाजाका विज्ञ हुन् उनी रेडियो नेपालमा गीत रेकर्डिङ हुँदै गर्दा नागा साल वा कुनै एउटा कालो साल ओढेर घुमिरहेका हुन्थे कसैले बजारेको बाजामा उनी तारहरू वा म्यान्डोलिन बेन्जोहरूमा केही न केही मिलाइरहेको देखिन्थ्यो अनि फेरि उनी पानी खान क्यान्टिनतिर गइरहेको देखिन्थ्यो अनि फेरि उनी कुनै अर्को वाद्यवादकलाई सघाइरहेको देखिन्थ्यो यसरी हुतराज शर्मा संगीतमा सक्रिय देखिन्थे रविन्द्र शाहको शब्दमा उनले गरेको संगीतमा यो शोभा लोहनीको स्वर संगीतकार कुनै बाजा लिएर संगीत सुरु गर्छन् कोही संगीतकार कुनै वातावरणमा बिना बाजा संगीत गर्छन् तर आकार स्वरलाई आकार दिने क्रममा स्वरका बाह्र रूप हुन्छ भन्छन् तर दश आकार त स्थायी नै मान्छन् धेरैले त्यो दश आकारलाई आफ्नो संगीतमा ढाल्नका लागि कुनै न कुनै संगीतकारले बसेर संगीत कुनै एउटा बाजा पक्रेर संगीत गर्नै पर्ने हुन्छ शास्त्रीय शैलीका गीतहरूमा हार्मोनियममा संगीत गर्ने परम्परा छ तर आधुनिक गीतहरूमा गिटारमा गर्ने परम्परा छ कुनै बेला गायक ओम विक्रम विष्टलाई याद गर ती दिनहरू सोच ती बाधाहरू कसरी संगीत गरियो भनेर एक प्रश्न गर्दा उनले भनेका थिए मैले यो रेलको यात्रा गर्दै गर्दा रेलको मूडमा गरेको थिएँ भनेका थिए तर रेलकै गीत गर्नुपर्दा फेरि कहिलेकाहीँ फेरि पानीका ग्लास बजाएर पनि आरडी बर्मुनले संगीत गरेको कुरा सम्झाएका छन् संगीतका धेरै स्वरूपहरू छन् हामीले भर्खरै उत्तराज शर्माको मधुर बाजामा संगीत गरिएको यो एउटा अप्राप्य गीतलाई सुन्यौं रविन्द्र शाहको शब्दमा नेपाली गीत संगीतमा धेरै तबला बजाउने हुतराज शर्मालाई हामीले असमयमै गुमायौं उहाँप्रति न राष्ट्र चिन्तित थियो न संगीत समाज न उहाँको बारेमा कुनै अहिलेसम्म कुनै शोकसभा सम्झना गरिन्छ तर हुतराज शर्मा जस्तै सक्रिय रूपमा नेपाली गीतमा धेरै गिटार बजाउने एकजना वाद्यवादक हुन् सिके रसाइली सिके रसाइलीको नाम रोचक छ उनका एक समकालीन गायक दुर्गालाल किशोरलाई मैले एकपटक सोधे तपाईँ सिके रसाइलीसँग निकै नजिक हुनुहुन्छ यी कतिजना मान्छे हुन् छेउमै बसेकाले भने सिके एकजना साइली एकजना हुन् त्यसरी सिके र साइली दुईजना हुन् भनेर भने मलाई जीवनभर के लाग्थ्यो भने सिकेर साइली भने दुईजना संगीतकार होलान् भन्ने लाग्थ्यो तर जब मैले साक्षात सिकेर साइलीलाई भेटेँ उनको आवास बालकुमारीमा त्यति बेला थाहा भयो चन्द्रकान्त र साइली एकैजना मान्छे रहेछन् आसामबाट आएका सिके र साइलीले नेपालका धेरै आधुनिक गीतहरूमा आफ्नो गिटारको शानदार प्रस्तुति दिएका छन् जीवनमा उनले गिटार बजाएर कहिलेकाहीँ गाली पनि खाएका छन् प्रेमध्वज प्रधानले गाएको मलमली भित्र अम्बर गुरूङको संगीतको त्यो गीतमा प्रेमदोज प्रधानले भर्खर किनेर ल्याएको नयाँ गिटार बजाउनु पर्ने सन्दर्भ थियो तर सिकेर साइलीबाट त्यो आठवटा टोन भइरहेको थिएन सही सलामत गिटार बजाउन आउनुपर्ने अर्का संगीतकार थियो शरद गुरूङ अम्बर गुरूङका छोरा उनी कलेजबाट ढिलो आएको कारणले गर्दा त्यो दिन आउन सकेनन् सिकेर साइलीबाट नहोला जस्तो लागेपछि गीतकार रत्न शमशेर थापाले तारतम्य यसरी मिलाए अब त्यो आठ बीटलाई चारमा घटाउने र गीतको दुईटा अन्तरालाई छोटो बनाउने भनेर प्रसंग भएपछि सिके साइलीले मलमली घुम्टोभित्रमा गिटार बजाए धेरै वर्षपछि मात्र सिके रेसाईलाई थाहा भयो त्यसमा उनको भूमिका झण्डै न्यून भएको रहेछ भनेर ती सिके रसाईलीले भर्खर भर्खर गाउन शुरू गरेका गायकहरू उदित नारायण झा रोबिन शर्मा मथुरा प्रधान ज्ञानु राणा जस्ता कलाकारलाई अनि शान्ति शाह विष्णु प्रसाद घायल जस्ता कलाकारलाई गाउने मौका दिएका छन् रविन्द्र शर्माको जीवनको पहिलो पहिलो चरणको लोकप्रिय गीत निर शब्दमा ती गिटार वादक सिकेर साईले संगीत गरेका हुन् कसैको तिरस्कार मेरो तिरस्कार मेरो मैले जितेका प्रतियोगितामा नतमा मेरो नतना नाम नत पुरस्कार मेरो नत पुरस्कार मेरो का फुलहरू अरूको केवल पात मेरो मेरो प्रेमको संसारमा माया अरू कसैको हात मेरो केवल हात मेरो सिके रसाइलीको संगीतमा रोबिन शर्माको स्वर निर शाहको शब्द हाम्रो ट्वीटरमा हामीलाई धना पौडेलले मेन्सन गर्नुभएको छ कति मीठा प्रसंग हरेक गीतका पछाडि निकै रमाइलो लागिरहेछ यो कार्यक्रमको शुरूआतदेखि नै हामीलाई साथ दिइरहनु भएको छ हाम्रा शुभेच्छुक धना पौडेलले अमेरिकाको डेनबरबाट उहाँ जस्तो पात्र हाम्रो लागि प्रेरणाको पात्र हुनुहुन्छ किशोर के लेख्नुहुन्छ इन्द्रुवा के के किशोरले मैले जितेको प्रतियोगितामा न त मान मेरो न पुरस्कार मेरो बाल्यकालमा सुनेको गीत आज सुन्दा पनि उतिकै सान्दर्भिक भनेर उहाँले लेख्नुभएको छ भने त्यसै गरिकन अनिल अधिकारी लेख्नुभएको छ आजको अजर अमर गीतहरू विशेष रोचक लाग्यो भनेर जुनसुकै विषयवस्तु ल्याए पनि कार्यक्रम सुनिरहँ जस्तो लाग्छ भनेर डम्बर भाइले लेख्नुभएको छ यहाँलाई धेरै धन्यवाद त्यसै गरिकन स्वर्ण ताम्राकार बी पोजिटिभले पनि कार्यक्रम सुन्दै गरेको हामीलाई मेन्सन गर्नुभएको छ हाम्रा मित्र दिनेश रावत लेख्नुहुन्छ एउटा विपत्तिले राम्रोसँग विदा लिएको पनि थिएन आज पूर्वी नेपालबाट शुरू भएको अर्को विपत्तिले यो मन साह्रै नराम्रो गरी मर्माहत पारेको छ बाढ़ी पहिरोमा परि मृत्यु हुनेहरूमा हार्दिक श्रद्धांजलि घाइतेहरूको शीघ्र स्वास्थ्यको लाभको कामना साउदी अरबबाट दिनेश रावत त्यसै गरिकन क्षितिज बान्तवा राईले मोटरसाइकल दुर्घटनामा परि उपचाररत मित्र योगेन्द्र चौलागाईको शीघ्र स्वास्थ्य लाभको कामना सहित कार्यक्रमलाई शुभेच्छा व्यक्त गर्नुभएको छ अमरदीप श्रेष्ठ लेख्नुहुन्छ आज पनि धेरै नयाँ कुरा गीत र संगीतबारे थाहा पाउने आशा छ पुराना स्वर्णिम सुगम संगीतहरूलाई यसरी जगेर्न अनि हामी जस्ता नयाँ पुस्ताको लागि प्रवर्धन गर्नका लागि भए पनि प्रकाश सायमी प्राविधिक मित्रहरू उज्यालोलाई हृदयबाट नै नमन भनेर लेख्नु भएको छ यहाँहरू सबैलाई आफ्नो प्रतिक्रियाको निम्ति हार्दिक धन्यवाद गिटारको प्रसंगपछि अब हामी लाग्छौं अर्को बाजा स्याक्सोफोनतिर स्याक्सोफोन एउटा विश्व प्रसिद्ध बाजा हो स्याक्सोफोनका बारेमा हरेक कलाकारको रोचक संस्मरण हुन्छ तर स्याक्सोफोन बजाउनेहरूको फोक्सो चाहिँ बलियै हुनुपर्छ किनभने त्यो नै छातीको आडमा बजाउने बाजा भएको हुनाले नेपालमा स्याक्सोफोन बजाउने धेरै जसोमा श्याम नेपाली शुभ बहादुर त्यसै गरिकन अन्य नयाँ पुस्ताका अहिले दिनेश रूबिनहरू आइरहेका छन् तर नेपालबाटै बाजा बजाएर आफ्नो करियर शुरू गरेका मनोहरी सिंह जसको जन्म कलकत्ताको चटगाउँमा भयो उनी मुम्बईमा मात्र नभइकन दक्षिण एसियामा नै स्याक्सोफोन बजाउने सुपर क्लासका वाद्यवादक मानिन्छन् बम्बईको कुनै स्टुडियोमा गीत रेकर्डिङ गर्दा उनी आए भने उनले पर्खिनु पर्दैन बजाउनको लागि यदि उनी आइपुगेछन् भने अरू वाद्यवादक बाहिर निस्किन्छन् र उनलाई स्याक्सोफोन बजाउनको निम्ति स्टुडियो खाली गरिदिन्छन् र उनी आल्टन फ्लुटमा पनि निकै प्रसिद्ध छन् भारतमै सबभन्दा महँगा वाद्यवादक मानिने मनोरी सिंह यही महिनाको वरपर आजभन्दा छ वर्ष अगाडि उनको निधन भयो काठमाण्डुको मटार उनको पुर्ख्यौली थलो हो भने बम्बईमा उनको आफ्नै किसिमको एउटा साम्राज्य थियो उनका छोरा उनका भतिजाहरू पनि अहिले बाध्यबाधकका रूपमा आबद्ध छन् तर उनको छोराको निधन भएका कारणले उनी निकै शोकमा पनि परे ती मनोहर सिंह बम्बईमा जाने कुनै पनि नेपाली फिल्मको गीत रेकर्डिङको लागि संगीत संयोजन पनि गर्छन् उनलाई कसैले फिल्म संगीत गर्न आग्रह गरे भने उनी भन्छन् मलाई किन आग्रह गर्न आयो यहाँसम्म आएर नेपालमै मभन्दा राम्रो संगीतकार अम्बर गुरूङ हुँदै तर त्यसो भने पनि उनलाई धेरै राम्रा राम्रा निर्माता निर्देशकहरू बम्बईसम्म गएर संगीत गरिदिन आग्रह गर्थे त्यसरी नै प्रकाश थापाको सन्तान चलचित्रका निम्ति उनले गरेको संगीत किरण खरेलको शब्दमा यो गीत கங்கை सेक्सोफोन बज्न सुरु भयो र यो सँगै आजको यो कार्यक्रमबाट विदा माग्नुभन्दा अगाडि नेपाली आधुनिक सुगम संगीतमा वाद्य वादनमा सहयोग पुर्याउने सम्पूर्ण स्रष्टा सर्जक साधकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रमबाट मेरा मित्र दिनेश निरोला सहित मलाई पनि विदा दिनुहोस् आगामी आइतबार भेट्नेछौ अप्सरा नै लजा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू